जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको Hi guys, salam, namaste and welcome in this show. This is time for program Just For Your Injury which is comes every day 11.15am to 12pm with me your ultimate friends forever. My name is Surya and right now technically supporting me technical assistant from the technical side Mr. Raj Radwale सुनिरहनु भएको छ Live tune on Career, one of the best and one of the rocking radio station of your town. This is Radio Orphan 104.5 MHz and also internet अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर हामीलाई सुनिरहनु भएको छ संसारभर एकैसाथ टुवेल्भ पिएमसम्म हामी रहनेछौँ टोटली म्युजिकल डजहरू भएको माझमा हामी प्ले आउट गर्ने नै छौँ र आजको यस एपिसोडमा टोटली म्युजिकल डजहरू सँगसँगै इन्टरटेनमेन्ट गर्ने नै छौँ सँगै जीवन के हो जीवनमा धेरै कुराहरू आइलाग्छन् जीवनलाई सार्थक बनाउन जब एउटा कुरा आउँछ तब हामी जीवन जीवनलाई सही रूपले चिन्न सकिन्छ यो यावतकालका जीवनको बारेमा केही कुराकानी हाम्रो जीवनको बारेमा केही कुराकानी र केही इन्फर्मेसन तपाईँलाई दिने नै छु वेल यति बेला प्रोग्रामको ओपनिङ म्युजिकल ब्रेक सँगसँगै बाजेले प्लेआउट गर्दै हुनुहुन्छ प्रोग्राम जस्ट फर इन्ट्रीमा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै त्यसो त अरू म्युजिकल डजहरू पनि हामी प्लेआउट गर्ने नै छौँ अहिले तपाईँलाई एउटा म्युजिक सँगसँग राज प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै तपाईँको लागि so keep listening program just for entry I'll be right back after this short musical break जिन्दगी चलाउनलाई केही गर्नै पर्ने हो ठुलो सानो बालै भएन चाहे राम्रो नराम्रो यहाँ सबैको ध्यान कमाउनु छ काम साला कोही छैन काम कोही भन्दा so the bottom line is this सोझो बिचरो जाल जेल जान्दैन साथी भाइ नाताको तार सबै सम्बन्ध हो आफ्नै आमालाई नै बेच्न बेर छैन यिनको देउकै पैसा हो okay welcome back after this short musical musical break. चोइसमा रहेको यो सङ्ग सँगसँगै प्रोग्रामको फर्स्ट म्युजिकल ब्रेक तपाईँको लागि प्लेआउट गरिसकेका छौँ प्रोग्राम जस्ट इन्जोय सँगसँगै हामी छौँ र तपाईँले सुनेर साथ दिइरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station this is radio Arpan one of point five mega hertz जीवन के हो त जीवनका धेरै कुराहरू हुन सक्छन् जीवन एक सङ्घर्ष पनि हो र जहाँनिर जीवनमा राम्रा राम्रा सपनाहरू देखेको हुन्छ त्यहाँनिर जीवनका बारेमा कल्पना पनि गरिएकै हुन्छ तर तर सबैको कुरा भने भएको हुँदैन जहाँनिर जीवन नै अनौठो छ वसन्तहरूबाट टाढिएका कुरा हुन सक्छन् चाहे जीवनका विभिन्न उत्तार चढावहरूमा पनि कैयौँ पटक हाँसेका पनि हुन सक्छन् र कैयौँ पटक रोएका दिनहरू पनि हुन सक्छन् यी जीवनमा चाहना एकातिर हुन्छ अनि यथार्थ अर्कोतिर हुन्छ यस्तै यस्तै बिचमा यानि कि यस्तै यस्तै माझेधारमा धेरै पटक यी कुराहरूलाई दिएर झस्केका कुरा पनि हुन सक्छन् साँच्चीकै जीवन अनौठो छ क्यारे कसले देखेको छ र यो जीवनलाई होइन हर जीवनमा अनैतिक कार्य र नैतिक कार्य पनि हुन सक्छन् जीवन मात्र जिउनु हो यो एउटा कुरा हो तर जीवनलाई जीवनको तह तरिकाले यसको उपयोगितालाई बुझेर त्यसको आधारमा जिउनु नै अर्को कुरा पनि हुन सक्छ जबसम्म हामी जीवनलाई ठिक तरिकाले सम्झिँदैनौँ ताकि त्यो एउटा पञ्चभूत तत्त्व पनि हुन सक्छ धेरै कुरा हुन्छन् पृथ्वी पानी अग्नि वायु सबै आकाशभन्दा पनि छुट्टै अरू के केही छ तर यो कुरा हाम्रो मानसपटलमा पटलमा आउँदैन किनकि हाम्रो जीवन अलिकति स्थूलभन्दा पनि छुट्टी सूक्ष्म सत्ता पनि छ यदि हामीलाई हाम्रो जीवन सही तरिकाले बुझ्न र जान्न आवश्यक छ भने हामीले बाह्य तनावबाट मुक्त हुन एकदमै आवश्यक छ र यो जरुरी पनि छ बाहिरी परिवेशबाट हटेर सबै जीवनको सबै यात्राहरू बदलेर जीवनको सबै दिशा परिवर्तन गर्न पनि आवश्यक छ कि जस्तो लाग्छ वास्तविक जीवन जिउनको लागि अहिलेसम्मको हाम्रो यो जुन एउटा जीवन छ भेटभावको यात्रा हो जहाँ कि हाम्रो स्वभावको यात्रा पनि होइन जीवनमा हामी यो वैरभावमा यसरी भुल्यौँ कि सायद हामीले यसैलाई नै हाम्रो स्वभाव सम्झनुपर्छ कि जस्तो लाग्छ एउटा जीवनभित्रको आत्माको फुल मूलाधार नै भुलिरहेको छ यो जीवनभित्र अनि एउटा शान्ति आनन्दको चाहना राख्छ यो जीवनले तर त्यहाँनिर बाहिर बाहिर खोजी गर्छ तर भेटाउन गाह्रो छ वास्तवमा जीवन एउटा यो जीवन जीवन होइन कि जस्तो लाग्छ जीवन त एक पवित्र यज्ञ हो यज्ञ यही सत्यको लागि जो आफ्नो आहुति दिन तयार हुन्छ त्यो नै जीवन हो कि जस्तो लाग्छ जीवन एक सङ्घर्ष हो वास्तवमा र यो ध्रुव सत्य कुरा हो सायद त्यसैले होला आफ्नो जीवनमा जीवनमा पनि धेरै सङ्घर्ष गर्नुपर्छ र सबैले मेरो ठाउँबाट म आफ्नो सङ्घर्ष गरिरहेको हुन्छु आफ्नो जीवनलाई उजागर गर्नको लागि पनि तपाईँले पनि सङ्घर्ष गर्नु नै पर्ने हुन्छ क्यारे सँगै सबैले यो जीवनलाई बचाउनको लागि र यो जीवनलाई जता जता डोराउँछ त्यति त्यत्रै लाग्नुभन्दा पनि जो जीवनका आइलागेका ती जस्ता पनि समस्याहरू आउन सक्छन् तिनीहरूलाई पार लाउनु पर्ने हुन्छ क्यारे साँच्चै जीवन विचित्र केही छ कहिले आफूलाई आफूले जीवनलाई डोराउने कोसिस गरिन्छ कहिले आफूलाई जीवनले डोराइदिन्छ वास्तवमा किन के हो कुरा बुझ्न गाह्रो छ वेल प्रोग्राम जस्ट इन्जोयमा हामी छौँ यति बेला अर्को एउटा म्युजिक सुन्छौँ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै टेक्निकल पारबाट टेक्निकल असिस्ट गर्दै हुनुहुन्छ मिस्टर राजले तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनमा अल्सो इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ प्राय टुवेल्भ पिएमसम्म हामी रहनेछौँ यति बेला ब्याकग्राउन्डमा अर्को एउटा म्युजिक प्लेयर भइसकेको छ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै यस पछाडि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि फेरि केही कुरा कुराकानी लिएर आउने नै छु so Television program just by enjoy. I'll be right back after this short musical break and short commercial break. हाम्रो तारा सम्भाउने छौ जोगेर हेर आज सूर्य नै जो सु हामी हरि बाँच्नेछौँ り出てしまうダダプリーズメルキーどうしたいんだダダ छोरा बहिनीको बिहेको लागि भिडियो क्यामेरा विवाहका गिफ्टहरू कहाँबाट ल्याउँछस् ल मम्मीलाई थाहा नै रहेनछ हाम्रै टाढी सिनेमा रोडमा रहेको विश्वासिलो र भरपर्दो पसल युनिक फोटो स्टुडियोमा मैले अर्डर दिइसकेको छु हामी कहाँ भिडियो क्यामेरा भाडामा पाउनुका साथै विवाह व्रतबन्ध बर्थडेका गिफ्टहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क युनिक फोटो स्टुडियो टाढी चोक cinema road proprietor Jena Chaudhary mobile अन्ठानब्बे चार पचास सडसठी दुई सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ दुग्धजन्य पदार्थ सेवन गरौँ स्वास्थ्य रहौँ नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक कृषि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 र सेक्स टोयहरू भारी छुटका साथ पाइने जानकारी गराइन्छ थप जानकारीको लागि सम्पर्क टाडी हङकङ बजार फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच मनोरञ्जनका लागि सुनु हजुर केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy okay welcome back after this short musical break and short commercial break पछाडि तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोयमा सुनिरहनु भएको छ तपाईँले one four point five mega हर्जमा ट्युन अन गरेर र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ राइट ग्रेट टेक्निकल सपोर्ट मिलेको छ technical assistant from the technical side mister Raj र प्रोग्रामको रेगुलर होस्ट म सूर्य रहिरहेको छु आजको यस एपिसोडमा टोटली म्युजिकल डसहरू पनि प्ले आउट गरिरहेका छौँ र इन्टरटेनमेन्ट गरिरहेका छौँ आज विशेष गरी जीवन के हो त जीवनमा धेरै कुराहरू आइलाग्न सक्छन् यो बारेमा केही कुराकानी म गरिरहेको छु जीवन एउटा एक अमूल्य अवसर पनि हो जहाँ कि सत्यको लागि जो हाम्रो आफ्नो आहुति दिन तयार हुनुपर्छ जीवन एउटा वरदान दिने चुनौती पनि हो त्यसका लागि हामीले जो आफ्नो शक्तिलाई एकत्रित गरेर विजयको लागि जुट्नुपर्छ जीवन एउटा भव्य जागरण हो जहाँ कि उसको लागि जो एउटा स्वयं निद्रा र मूर्छासँग पनि लड्न सक्नुपर्छ जीवन एक दिव्य गीत हो उसको लागि जसले प्रा बाध्य बनाउँछ नत्र जीवन एक लामो र मधुरो मृत्यु सिवाय केही पनि होइन जीवन त्यही हो जो हामी जीवनको साथ गर्छौँ अति दुर्लभ र यो मानव जीवन केवल खाने पिउने र बस्नको लागि र बाँच्नको लागि मात्र पनि होइन अनौठा प्रमाण छाडेर आफ्नो सबै गलत कर्मलाई क्षय गरेर आत्मालाई परमात्मा बनाउनको लागि पनि हामीलाई जीवन आवश्यक छ अक्ष आनन्द र सुख प्राप्त गर्नको लागि संसारमा फेरि जन्म नपरोस् यो नै जीवन हो कहिले पनि फर्किन नपरोस् यो नै जीवन हो यी सबै कुराहरूमा माथि एउटा लागि परेर रेसीमाथि लागि परियो भने पुरुषार्थ गर्नको लागि त्यो नै जीवन हो कि जस्तो लाग्छ प्रोग्राम जसरी इन्जोयवाले सुनिरहनु भएको छ बिस्तारै समयले नेटु काट्ने तर्क गर्दैछ र विदायका हातहरू हलाउन पर्छ भनेर इसारा पनि मिल्दैछ व्यस्तता र अव्यवस्थित एउटा जीवनशैली विज्ञानका धेरै कुरा हुन्छन् स्वास्थ्य सफल र शान्त जीवनका लागि आत्मिक रूपान्तरण पनि हामीलाई आवश्यक पर्छ ताकि व्यस्तता र अव्यवस्थित तरिकाले पनि जीवन जिउने बानीले हाम्रो जीवन शैलीहीन एवं असन्तुलित पनि भइसकेको हुन्छ भित्रभित्रै तर हामीलाई पत्तै हुँदैन जीवनशैली विज्ञानले सबै हामीलाई एउटा आफ्नो नैसर्गिक नैसर्गिक एवं सन्तुलित शैलीमा फर्काउने प्रयास गर्छ ताकि उसको फलस्वरूप हामीले जीवन जिउन सजिलो हुन्छ एउटा सफल र प्रेमपूर्ण हुन पनि पुग्छ थुप्रै कुरा हुन्छन् आफूभित्र रहेका सबै सकारात्मक सम्भावनाको पहिचान र जो एउटा उजागर गर्ने कला हाम्रो जीवनमा हुनुपर्छ सबै साथीहरूमा हुनुपर्छ कर्म परिवार मित्रहरू सबै समाजप्रतिको दृष्टिकोण एवं भूमिकामा पनि आवश्यक पर्ने सबै सकारात्मक कुराहरू यसका सूत्रहरू हुन् जुन एउटा जीवन सफल पार्नको लागि आवश्यक पर्छन् वेल प्रोग्राम जसपुर इन्जोय सँगसँगै हामी टिका जेलसम्म रह्यौँ र अब भने लास्ट लास्टमा सब प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ प्रोग्रामको लास्टमा ब्याकग्राउन्डमा म्युजिक प्ले आउट भइसकेको छ र अब भने साइन ठाउँसम्म प्रोग्राम सुन्नुभयो तपाईँ सम्पूर्णलाई हर्टली थु थ्याङ्क्स भन्न चाहन्छु लाइभ ट्युन आउनुहोस् एन्टिनेट अनलाइनको माध्यम हुँदै तपाईँले सुन्नुहुने तपाईँलाई thank you so much and also thanks यतिका झेलसम्म टेक्निकल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 भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दैलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Vikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोटी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकात्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिन भरी को घाम रात भरी को काम घाम रात भरी को काम तपाईहरुकै चिर परिचित अस्पताल ओम साइरम